फक्री छेउ सानी नबिजाउने आँखामा राख्दा नि फुलको बासनाले मुखै हाँस्नाले फक्री छेउ सानी हाँस्नाले चेली पूर्णिमाको जुन जस्तै उजेली फुल सुखाई हाँसना मुसुकाई हाँस्नाले So personality.

मुटु मदर्कन बनाउला फुलको बासनाले फुलको बासनाले बनायो मायाले मुसुकाई